thank you radio Vision 91.6 MHz. माला सुन्ने राख्नुहुन्छ रेडियो अभिजनमा मजा रहँदा रे साथमा दस बज्यो दस बजेको समाचार पश्चात एघार बजीसम्म हजुर मुक्तक मालाको समय मुक्तक माला कार्यक्रम सुन्न प्रतीक्षारत तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता मदन मण्डारी तपाईँहरू समक्ष कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु एकानब्बे दशमलव छ मेघाट रेडियो भिजनमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै W W W dot radio vision dot com dot NP लकन गरेर संसारभर एकैसाथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कति मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्तकहरू राख्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यस कार्यक्रममा मैले तपाईँहरू समक्ष लिएर आएको भेट रहेको छ नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि पाठक समक्ष ल्याएको मुक्तक मञ्जुसा भाग एक भित्रबाट मुक्तक हामी कार्यक्रमको आधा भाग सुन्नेछौँ र कार्यक्रमको आधा भाग भने तपाईँहरूले नि मायाले स्नेहले भएका मुक्त खरबहरू मसँग रहनेछन् नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले पाठक समक्ष ल्याएको मुक्तक मंजुसा भित्रबाट केही मुक्तक म छिट्ट छिट्ट लिन्छु बडो मिठा मिठा मुक्त करपहरू आजको कार्यक्रममा मैले तपाईँहरू समक्ष लिएर आएको छु हामी सँगै रहनुहोला रेडियो भिजन सुन्दै रहनुहोला कि म वार हुनेछु कि म पार हुनेछु कि म वार हुनेछु कि म पार हुनेछु रानी भए तिमी म दरबार हुनेछु दुवै हात फुकाएर छोडे तिम्रो तन अङ्गालोमा बाँध्न म तयार हुनेछु यो मुक्तक मुक्तकार आनन्द श्रेष्ठजीको मुक्तकार आनन्द श्रेष्ठजीको घर सानाकोशी काठमाडौँ हाल उहाँ न्युयोर्क अमेरिकामा हुनुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकार आनन्द श्रेष्ठजीका मुक्त खरपहरूसँगै मुक्तकको सिलसिला शुरू गरे अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ उमेश चन्दीको यो मन्दिरबाट अनि यो शिलाबाट यो मन्दिरबाट अनि यो शिलाबाट अझ ठक्कर मिल्दैछ खुड्किलाबाट केही पाइएन निधारलाई दोष लगाएर अब सिक्नेछु श्रम गर्न कमिलाबाट आहा यो मुक्तक उमेश चम्सीको बाँफीकोट एक पालाकोट रुकुम पश्चिम उहाँको घर हो अर्को मुक्तक छ मुक्तकार हुनुहुन्छ कुशल रिजालजी नचाहिँदो कुराहरूमा जिद्दीपन कहिल्यै गरिएन नचाहिँदो कुरामा जिद्दीपन कहिल्यै गरिएन कोही कसैसँग रुष्ट बोली वचन कहिल्यै गरिएन ओठको हाँसोको विज्ञापन गरियो होला बरु कतै आँखामा बग्ने आँसुको प्रदर्शन कहिल्यै गरिएन वाह यो मुक्त खचुर कुशल रिजालजीको थाक्रे गाउँपालिका एक धादिङ उहाँको घर हो अर्को मुक्त छ श्रोता मसँग यो समयमा खगेन्द्र समरसीको हिम्मत के गरी जुट्ला छुट्टिने बेलामा हिम्मत के गरी छुट्ला छुट्टिने बेलामा पक्कै भक्कानु फुट्ला छुट्टिने बेलामा जहाँ दुई हातहरू त टाढिन मान्दैनन् एउटै मन कसरी छुट्ला छुट्टिने बेलामा निकै मार्मिक मुक्त फरको साथमा मुक्तकार खगेन्द्र समरसी सुन्दर हरैसा दुई मोरङ उहाँको घर हो अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ चुडामणि नेपाल अकिन्चनजीको शिरमा हिमाल खोपेर म रातो गुराँस फुलाउँछु शिरमा हिमाल खोपेर म रातो गुराँस फुलाउँछु मुटुमा बीज रोपेर म रातो गुराँस फुलाउँछु देशको लागि मर्नु परे अग्र पंक्तिमा रहन सकौँ चिहानमा शत्रु छोपेर म रातो गुराँस फुलाउँछु उहाँ हुनुहुन्थ्यो मुक्तकार चुडामणि नेपाल अकिन्चनजी विराटनगर मोरङ उहाँको घर हो यो मुक्तक मैले लिएँ मुक्तक मंजुषा भाग एक अर्को मुक्तक मिंचु मसंग मुक्तक एम दीपू दिपु को कोही सहारा छ भन्ने भ्रममा मर्नुभयो कोही सहारा बन्नेछ भन्ने भ्रममा मर्नुभयो छोरीले स्याहार्नु पर्ने क्रममा मर्नुभयो एक गरीबको बच्चा अनाथलयमा हुर्किरहँदा एक धनीको बाबुआमा आश्रममा मर्नुभयो ओहो यो मुक्तक मुक्तकार जीएम दिपु देपेन्द्रजीको चौर जहारी नगरपालिका एघार रुकुम पश्चिम उहाँको घर हो अर्को मुक्तक छ मसँग भावना भट्टजीको बेलकोट गढी नौ नुवाकोट उहाँको घर हो हामी सँगसँगै एउटा गीत पनि सुन्नेछौ यो समयमा मसँग गीत रहेको छ अन्जु पन्तजीले गाउनु भएको सप्त संगीत पुष्कल शर्माजीको रहेको पहिला मुक्तक सुनौ भावना भट्टजीको सँगसँगै गीत हामी सुन्ने नै छौ तिमलाई धोका दिन थिएन मन त धोका दिनु पर्यो तिमीलाई धोका दिन थिएन मन त धोका दिनु पर्यो मैले मन कि होइन अन्त धोका दिनु पर्यो परिवार अनि तिमीमा एउटा रोज्ने समय आयो छोड्न सकिन बाबुआमा आफन्त धोका दिनु पर्यो मुक्तकमाला तपाईँ सुनिदिनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्चमा आजको वसाईमा आधा भाग हामी नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि पाठक समक्ष ल्याएको मुक्तक मंजुसा भाग एक भित्रबाट मुक्तक सुनिरहेका छौ आधा भागमा तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू राख्नेछु अहिले भने हामी मुक्तक मंजुसा भाग एक भित्रबाटै मुक्तक सुनौं हिम्मत कहिल्यै नहार्नु कोटी कोटी प्रयास गर्नु हिम्मत कहिल्यै नहार्नु कोटी कोटी प्रयास गर्नु पाखुरा होइन दिमागलाई कोटी कोटी प्रयास गर्नु जिते जितिन्छ नत्र हार सम्मानजनक हुनेछ हार्नुभन्दा अगाडि अझै एकचोटि प्रयास गर्नु यो मुक्तक मुक्तकार जिज्ञासु पौडेल तिलकजीको बर्दघाट नौ भूता नवलपरासी उहाँको घर हो जिज्ञासु पौडेल तिलकजीको यो स्वादिलो मुक्त करबरसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ दिनेश पुन्जीको सकभर बटुलेर वरिपरिका मित्र रुन शुरू गर्छन् सबभर बटुलेर वरिपरिका मित्र रुन सुरु गर्छन् छोए जस्तो गर्छन् भित्र रुन सुरु गर्छन् आमाको हात काटिँदा चोली फाट्दा नरुनेहरू देख्नै हुन्न प्रेम बिछोडको चलचित्र रुन सुरु गर्छन् कति मिठो व्यङ्ग्य यो मुक्त कचुर दिने स्पुन्जीको सानो भेरी दुई रुकुम पश्चिम उहाँको घर हो अर्को मुक्तक छ मसँग ध्रुवराज पन्थी मिराजीको जीवन फुलाउने कुरा गाह्रो विषय लाग्यो जीवन फुलाउने कुरा गाह्रो विषय लाग्यो यो छातीमा टेक्न ती खुट्टालाई भय लाग्यो तिमी फुलको मार्ग खोजेर बाटो लागिछौ भुइँको धुलो ढाक्न दुबलाई समय लाग्यो यो मुक्तक मुक्तकार ध्रुवराज पन्थी मिराजीको रेसुङ्गा नगरपालिका चार गुल्मी उहाँको घर हो मुक्तक पडक्क सबको लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग प्रकाश खनालसीको नाफामा कारोबार चलाउने शर्त राखेपछि नाफामा कारोबार चलाउने शर्त राखेपछि सम्बन्ध शर्त अनुसार चलाउने शर्त राखेपछि आफ्नै घर आगो लगाउने बाछा गरे मैले उनले पानीको व्यापार चलाउने शर्त राखेपछि यो मुक्तक मुक्तकार प्रकाश खनालजीको छत्रदेव अर्घ खाँची उहाँको घर हो अर्को मुक्तक छ मसँग तमिता राई चाँदनीजीको बन्द गरेर कार्यालय कहाँ जानु भएको थियो बन्द गरेर कार्यालय कहाँ जानु भएको थियो कार्यालयको समय कहाँ जानु भएको थियो सेवाग्राही बिहानदेखि लाइन लगाएर हाकिम साहब महाशय कहाँ जानु भएको थियो यो प्रश्न तामिता राई चाँदनीजीको मुक्तकार तामिता राई चाँदनीजीको घर हलेसी तुवासुङ नगरपालिका साथ खोटाङ हो हामी कार्यक्रममा श्रोता अर्को गीत सुन्नेछौँ यो समयमा मसँग मुक्तक छ बबिता फुसेलजीको ऐसिलु खर्क गाउँपालिका खोटाङ उहाँको घर हो हाल उहाँ विराटनगरमा हुनुहुन्छ मुक्तकार बबिता भुजेलजीको मुक्तक त म राख्ने नै छु सँगसँगै हामी गीत पनि सुन्नेछौ गीत रहेको छ मसँग शिव परियारजीले गाउनु भएको रवि अधिकारीजीले लेख्नु भएको टङ्क बुढाथोकीजीले संगीत भर्नु भएको बबिताजीको मुक्तक सुनौ गीत सँगै तपाईँहरू समक्ष हामी जोड्ने नै छौं सुस्ता चल्छ मुटु सुस्त चल्छ धड्कन पनि सुस्त चल्छ मुटु सुस्त चल्छ धडकन पनि बोल्न छोड्छ साथी दुख्न छोड्छ मन पनि एकै थोपा खस्ता मात्रै मन हलुङ्गो हुने रहेछ कति गह्रो हुँदा रहेछन् यी आँसुका पसन पनि रुवाई जानेलाई मायामा पीडा के छुट दिनेलाई चोखो माया गरी हेरा धोका पा तिमीले बाचा किन तोड्यौ धर्म छोडी बाटो अन्तै मोड्यौ जीवनमा धोका खाने छौ सम्झेर तिमी रुने छौ कैसे जाने लाए झुलनों को पीड़ा के था मेरे से जाने लाए हिजो एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ कार्यक्रमको आधा भाग हामीले नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले केही समय अघि पाठक समक्ष ल्याएको मुक्तक मन्जुषा भाग एक भित्रबाट केही मुक्त करपहरू सुन्यौं आगामी अङ्कहरूमा पुनः बाँकी मुक्तकारहरूलाई म छोड्दै जानेछु औ भने कक्ष मुक्तक मालामा समय भएको छ तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खरबहरू राख्ने भत्किएको जिन्दगानी टाल्न सकिएन भत्किएको जिन्दगानी टाल्न सकिएन पसिनाले अभावहरू पखाल्न सकिएन श्रम बेच्न परदेशिएको वर्षौं हुँदा पनि झुपडीमा टिनको छानो हाल्न सकिएन यो मुक्तक मुक्तकार प्रसिद्ध कुँवर सिखो चौध बायाँ खोला सिक्रे स्याङजा उहाँको घर हो मुक्तकार प्रसिद्ध कुँवरजीको मुक्तक मैले कार्यक्रममा राखेँ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ थुमान राणा सिम्पलजीको वनगाड कुपिण्डे नगरपालिका तीन सल्यान उहाँको घर हो गुन्द्रुकसँग तिम्रो चाउचाउ दाँच्न मिल्दैन गुन्द्रुकसँग तिम्रो छाउछाउ दाँच्न मिल्दैन तिम्रो सहर अनि मेरो गाउँ दाँच्न मिल्दैन जाबो कुकुर पालेर उकातको कुरा गर्छौ मैले पालेको छु आमा बाउ दाँच्न मिल्दैन यो मुक्त खचुर थुमान राणा सिम्पलजीको आउँदै गर्नुहुन्छ मालाको नियमित बसाईमा अर्को मुक्तक छ मसँग गोविन्द काफले मुक्तिजीको यो चोखो हृदय अनि सोचोपन यो चोखो हृदय अनि सोचोपन स्वभावैले अझ अति डरालु मन नबोल्न सके नबोलाउन सके गुम्सिएर भित्र भित्रै पीडा भोछन् गोविन्द काठले मुक्तिजी हुनुहुन्थ्यो उहाँ पाल्पा उहाँको घर हो अर्को मुक्त छ मसँग तपेन्द्र शाहजीको कैलाली उहाँको घर हो मार्छ मराउँछ यो पैसा भन्ने चिज मार्छ मराउँछ यो पैसा भन्ने चिज के के गराउँछ यो पैसा भन्ने चिज आज हुन्छ भोलि त हुँदै हुँदैन कत्ता हराउँछ यो पैसा भन्ने चिज मुक्तकार तपेन्द्र शाहजी सम्भवत पहिलो पटक मेरो समक्ष आउनुभयो अर्को मुक्तक छ मसँग सत्य ग्लान तामाङजीको घ्याङ्लेक दुई सिन्धुली उहाँको घर हो सत्य ग्लान तामाङजीको मुक्तक त हामी सुन्ने नै छौ यो समयमा मसँग गीत रहेको छ युवराज चौलाकाईसीले गाउनु भएको चन्द्र ज्योति आले मगर्जीले लेख्नु भएको राजकुमार बगर्जीले संगीत भएको पहिला मुक्तक सुनौ सत्य ग्लानजीको बीचमा उभिने पर्खाल भत्काउने कसरी हो बीचमा उभिने पर्खाल भत्काउने कसरी हो जीवन हराभरा खुसियाली छाउने कसरी हो एकको निर्णयमा अर्को पर्खाल बनिदिन्छ यो दिल र दिमागलाई एक बनाउने कसरी हो तिम्रो माया पाउनलाई धेरै धेरै कुरा गुमाए खुसी बनाउन आफ्नै मुटु कति दुखाए तर पनि तिम्रो सा पाउन सकिन तर पनि तिम्रो माया पाउन सकिन साथमा कार्यक्रम सुन्दै गर्नुहोस् यति ठुलो संसारमा तिमलाई रोज्नु भुल भयो यति ठुलो संसारमा तिमलाई रोज्नु भुल भयो एक रातको दुई पाङ्रा झै हुन खोज्नु भुल भयो तिमीलाई जिताउन जानी जानी बाजी हारे तिम्रो रहर पुरा गर्न आफ्नै रहर कति मारे तर पनि तिम्रो सा पाउन सकिन तर पनि तिम्रो माया पाउन सकि सुन्दै हुनुहुन्छ मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म मुक्तक तपाईँहरूकै लिइरहेको छु हिँड्दै जाँदा कहाँ पुगिन्छ पत्तो हुँदैन हिँड्दै जाँदा कहाँ पुगिन्छ पत्तो हुँदैन समयले कति चोड दिन्छ पत्तो हुँदैन यो जिन्दगी चप्पलको तुना जस्तै हो कतिखेर कुन ठाउँमा चुडिन्छ पत्तो हुँदैन हो नि यसरी मुक्तक लेखेर भयो रोशनीजीले रोशनीजीले पहिलो पटक सम्भवत हामीलाई मुक्तक लेखेर भयो आफ्नो सम्पर्क ठेगाना पनि लेख्न छुटाउनु भयो पुरा नाम पनि लेख्न छुटाउनु भयो अर्को पाला आउँदा पक्कै आफ्नो पुरा नाम लेख्नुहुनेछ सम्पर्क ठेगाना सँगसँगै हामीलाई सम्झनुहुनेछ अर्को मुक्त कार्यक्रममा म लिन्छु मसँग मुक्तक छ हिरा शर्माजीको समार दलनी विश्वनाथ असमुहाको घर हो कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै समर्पण हुन्छन् प्रतिकार भन्दा धेरै र पनि कन्या भ्रूणको हत्या हुन्छ सोचेर नारीलाई विकार भन्दा धेरै निकै मार्मिक ढंगले मुक्तकार हिरा शर्माजी विश्वनाथ असमबाट मुक्तकमालाको मालाको यो अर्को मुक्तक छ मसँग खगिन रिदम लामाजीको खोटाङ इन्द्रेणी पोखरी उहाँको घर हो हाम्रो प्रेमको घरमा हुरी आयो भने हाम्रो प्रेमको घरमा हुरी आयो भने भेट्नै नसक्ने टाढा दुरी आयो भने तिमी त मलाई पक्कै छोडी जान्छौ होला तिम्रो मुहारमा खुसी मुरी, मोरी आयो भने खगिन रिदम लामाजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ मसँग पुष्प चैडा छेत्रीजीको धनगढी कैलाली उहाँको घर हो एक छाक भोकै एक छाक खाछु अरू के भन्नु एक छाक भोकै एक छाक खाछु अरू के भन्नु दन्न लात छोप्ने लुगा फाटो लाछु अरू के भन्नु अस्त व्यस्त यो काठमाडौँको सहरमा बसेर नारा जुलुस लगाउने काम पाछु अरू के भन्नु यसरी मुक्तक मालाको यो बसाईमा पुष्प चैडा छेत्रीजी आउनुभयो नियमित रूपमा कैलालीबाट हामीलाई सम्झँदै गर्नुहुन्छ कार्यक्रममा हामी अर्को एउटा गीत सुनौ यो समयमा मसँग गीत रहेको छ सुनिल सिदालजी र पूजा घरती मकरजीले गाउनु भएको लक्ष्मी रोकाजी र सुनिल सिदालजीले लेख्नु भएको सुनिल सिदालजीले नै संगीत भर्नुभएको मुक्तक पनि हामी सँगै सुन्नेछौ मुक्तक पठाउनु भएको छ सुषमा पुनमगर स्मृतिजीले रुकुम पश्चिम उहाँको घर हो सुषमा पुनमगरजीको मुक्तक सुनौ गीत त म राख्ने नै छु सुखै सुख नपर्ला कोही त सम्झाउने पीरमा चाहिन्छ सुखै सुख नपर्ला कोही त सम्झाउने पीरमा चाहिन्छ उहाँले दिएको आशीर्वाद सधैँभरि शिरमा चाहिन्छ छोरा भएर बुढेसकालमा हेला गर्छौ तिमीलाई के थाहा अरे आमा बाबुको माया पाउन तकतिरमा चाहिन्छ तिम्रै यादले आज भुल्ली तेरा छुवामा तिम्रै यादले आज भुल्ने गलिरा छुवामा अङ्गार जस्तै भित्र भित्रे बलिरा छुवा गीत मुक्तक मालामा तपाईँले सुन्नुभयो रेडियो भिजनको कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला आजलाई भने श्रोता यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्त पठाउन सक्नुहुन्छ त्यस्तै प्रतिक्रियाहरू बाँड्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै आकांक्षा बस्यालजीले गाउनु भएको आनन्द अधिकारीजीले लेख्नु भएको शिखर सन्तोषीले संगीत गर्नुभएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री